धेरै हुने यस्तै रहेछ बिरती किन कोही टाढा हुँदा मन यो रुने यस्तै रहेछ मन पनि म बन्दिन मेरोमा जीवन तिम्रो हुनेछ जस्तो माया म लाउन जान्दिनँ सुतो कसरी म खान जान्दिनँ तिमी तर्प्यौ खालको माया मायाको संसार हो यो रङ्गिन हुन्छ यहाँ धेरै खालको माया भेटिन्छ ओमर माया लाउने यहाँ काचीका सारी छुट्ने सोध्छन् पाउँछ सबै माया लाउन खोज्छन् पाएपछिका सारी छुट्ने सोध्छन् साथ हाँस्ने सा ही ता छ तिमी रोयो भने मेरो मन